बोलिदिए धन्य धन्य भन्थ्यो यो जुनीले तर्की तर्की हिँडिन् मोटु दुख्यो मेरो एक फेर डाकिदिए हुन्थ्यो फैला फैलाउने रूप के हो फुलै नहो चिम्मै ओइला किन यसलाई हल्लाएर हल्ला फैला हुने एक मुस्कान फ्याँकिदिए हुन्थ्यो एक मुस्कान फ्याँकिदिए हुन्थ्यो साई मनको भावनाको फुलाउन खोजेको फुल चाहनाको उनीसँग बोझ बिसाई मनको भावनाको फुलाउन खोजेको फुल चाहना मात्र दिए पनि हुन्थ्यो हाँसी मात्र दिए पनि हुन्थ्यो बैमानीले डाकिदिए हुन्थ्यो मोहानीले मोहानीले डाकिदिए हुन्थ्यो मोहानीले एक फेर हेरी दिए हुन्थ्यो बैगुनीले बोलिदिए धन्य धन्य भन्थ्यो यो जुनीले तर्की तर्की हिँडिन् मुटु दुख्यो मेरो एक फेर डाकिदिए